नमस्कार कार्यक्रम ओजेलका खबरमा यहाँलाई स्वागत छ म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट हरेक हप्ताको सोमबार र मङ्गलबार ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने ओजेलका खबर आजदेखि भारतबाट सञ्चालित नेपाली अनलाइन रेडियो सप्तरङ्गीबाट पनि हरेक शनिबार साँझ सात बजे प्रसारण हुने भएको छ यस अवसरमा त्यस रेडियो सप्तरङ्गीबाट ओजेलका खबर सुन्नुहुने भारत प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी एवं अन्य मुलुकका श्रोतालाई न्यानो अभिवादन सहित स्वागत गर्न चाहन्छौँ समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी दुई सय सैतिसौँ श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीमा करेन्ट लागेर माछा मार्ने गिरोहद्वारा विद्युत चोरी अनि उनीहरूका कारण दुईजनाको ज्यान गयो त्यसै चोरीको करेन्टमा परी अनि बिचल्लीमा परेको एक परिवारद्वारा सहयोगको अपिल र नियमित स्तम्भ जीवनको गोरेटोमा प्रेमीसँगै होटेलमा रहेकी प्रेमिकाको अवस्था केही बेरमै अज्ञात त्यसको सात दिनपछि उनको सब काली नदी किनारमा भएको घटना सुनाउने छौँ त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला सर्वप्रथम सहयोगको अपिल सम्बन्धी खबर सुनाउ गुल्मीको मर्बुङ गाविस वडा नम्बर एकका सूर्यबहादुर नेपालीको घरमा उहाँकी श्रीमती सुत्केरी भएको तिन दिन नपुग्दै उहाँ असोज दुई गते भिरबाट लडेर अहिले चिन्ताजनक अवस्थामा पाल्पाको मिसन अस्पतालमा जीवन मरणको दोसाँधमा हुनुहुन्छ आर्थिक अभावका कारण उपचारका लागि उहाँलाई आफन्तजनले अन्यत्र रिफर गर्न सकेका छैनन् यता घरमा क्यान्सर रोगले थला परेकी आमा र सुत्केरी श्रीमतीको बिचल्ली छ यस सम्बन्धमा स्थानीय समाचार सहयोगी कमल नेपालीले टेलिफोन मार्फत त्यो परिवारसँग हामीलाई जोड्दै हुनुहुन्छ कस्तो छ त त्यो परिवारको अवस्था सुनौ र आफू सके सबैले सहयोग गरौ हेलो नमस्कार तपाईँ गुल्मीको मोरबुङ एक झुकीपानीदेखि कमल नेपाली बोल्नुभयो होइन कमलजी त्यस मरुबुङ एक जुके पानीका बाइस वर्षीय सूर्य नेपालीकी श्रीमती रिमा नेपाली सुत्केरी भएको तिन दिन नबित्दै भिरबाट लडेर गम्भीर घाइते हुनुभयो एकातिर श्रीमती सुत्केरी अर्कोतिर उहाँ चाहिँ नि अहिले अस्पतालको सैयामा हुनुहुन्छ आर्थिक अभाव पर्यो भनेर हामीलाई सूर्य नेपालीलाई कुरुवा बस्नुभएका स्थानीय बासिन्दा खड्का नेपालीले भन्नुभयो कि आर्थिक अभावको कारण बिचल्ली भयो केही उद्धार हुन्थ्यो कि तपाईँहरूले खबर उठान गरिदिनु पर्यो भन्नुभयो र हामीले तपाईँलाई फोन गरेका छौँ के छ अवस्था बताइदिनुहोस् न त्यहाँको उहाँको अवस्थाको बारेमा सर निकै दयनीय छ सर हजुर निकै कठिनाइ छ उपचार गर्न समेत कठिनाइ छ उसको घरमा चाहिँ दिन राति चाहिँ ज्यालादारी मजदुरी गरेर चाहिँ उसले नै आफ्नो श्रीमतीलाई पाल्दै उसको वृद्ध आमा अडसठी वर्षको नितान्त चाहिँ उहाँ चाहिँ बिस्तारमै हुनुहुन्छ खाडा परिरहनु भएको अवस्था जुन चाहिँ छ सर मैले उसले नै ऊ भाइले नै चाहिँ उसले दिनरात ज्यालादारी गरेर नै उसले चाहिँ अहिलेसम्म खर्च गुजार गर्दै आइरहेको सर अवस्था ऊ भाइ चाहिँ आफ्नो आमाको कन्डिसनको चाहिँ खराबले गर्दाखेरि ऊ चाहिँ इन्डिया जान नसकेको अवस्था छ सर एकदम दयनीय छ म त्यही देखिरहेको छु अनि मलाई ती वृद्धलाई फोन दिन सक्नुहुन्छ म कुरा गराउँछु सर हस् म सर उहाँको आमासँगै कुरा गर्नु सर नमस्कार सर हजुर नमस्कार ए बिजोक सर अरे त्यो हिँड्या जान पनि सकेन म बिस्तारामा खेलिरहेकी थिएँ एकदम बिरामी थिएँ आमा मैले रोग भएर मैले भनेर भनेको थियो आफै लडेर आज यस्तो बिजोग लडेको छ पुग्ने हाम्रो अवस्था भएन बुहारी सुत्थेरी भने यसै बिचरामा सबैले के गरेर उपाय केही छैन यतिखेर श्री सम्पत्ति भएको नै जयजात गरेर अब त्यसको उपचार गर्छ घरमा केही छैन

अनि तपाईँकी बुहारीले सुत्केरी हुँदा पेटभरि खाना पनि पाउनु भएन अरे भन्ने सुनिएको छ खर्च थिएन घरमा केही थिएन कहाँबाट खाना पाउनु कसले जुस नदिने मान्छे उयो कसैले टिटे मित्रले ल्याएर भएर खाइ नत्र भने खाने उपाय भएन सुत्केरी म ओथेनमा यताउतिबाट डुलेर काम गरेर ल्याएर खुवाउँथ्यो त्यति डढेर त्यस्तो बुझे बुझे गएर उयो टिपेर उयो गाउँले सागु खाएर उयो लगाएर उयो गए अर्को उपाय छैन भनेपछि सबैसँग सहयोगको हात मिलाउन खोज्नु भएको हो हजुर सहयोग माग्न खोजेको मिलाइदिनुहोस् हाम्रो उपाय केही भएन त्यति तरको उपचारको लागि देख्न भयो मलाई कस्तो उलो भन्ने भएको छ यताउति म सर्न सक्दिनँ यताउति जान सक्दिनँ कमल नेपालीलाई फोन दिनुहोस् त हजुर कमलजी सूर्य नेपाली कुन भिरबाट लड्नु भयो हजुर कमलजी म तपाईँसँग पछि सम्पर्क गर्नेछु पहिला म पाल्पा मिसन अस्पतालमा रहनुभएका खड्का नेपाली उहाँसँग मैले टेलिफोनमा कुराकानी गरेको थिएँ पहिला त्यो जोड्न चाहन्छु है त हेलो नमस्कार हजुर सर नमस्कार नमस्कार खड्का नेपालीजी होइन त पाल्पा मिसन अस्पतालबाट हजुर सर हजुर अहिले सूर्यबहादुर नेपालीको अवस्था कस्तो छ कति खर्च भयो र कति खर्च हुनेवाला छ सूर्यबहादुर नेपालीको बारेमा भन्दा सर अब एकदमै बर्बादी छ सबभन्दा यो टाउको पनि चाहिँ सिक्स यतिकै रोकिराखेको छ अहिले मिसन हस्पिटलबाट चाहिँ उहाँलाई के स्टोन भरतपुरमा लैजा भन्नुभयो तर त्यो अवस्था पनि लाने अवस्था छैन अनि गएर यो ढाडकै भाँचिया छ अनि त्यो ढाडको पनि एक अपरेसन गर्नुपर्छ भन्नुभयो त्यसको पनि रोकिरहेको छ अनि खुट्टाहरू गिजा गिजा भएर केही पनि छैन अनि त्यसको पनि अपरेसन रोकिरहेको छ खर्च त सर अहिलेसम्म अब स्थानीय बासीबाट उठाएको सङ्ग्रह लगायत मैले आफ्नो पर्सनल तरिकाले हालेको कारणले चालिस पचास हजार जति भइरहेको छ अहिलेसम्मलाई अनि खाना खाएको पनि होटेलमा त्यत्तिकै छ तिर्न त्यत्तिकै छ होटेलहरू चाहिँ रिसाइरहनु भएको छ र यताउति लाने अवस्था केही छैन बिरामी फेरि एकदम नाजुक छ यहाँबाट चाहिँ रिफेयर गरिदिनु भन्नुभएको अनि खर्च भन्नुहुन्छ चाहिँ त यो ढाडको लाइनमा करिब दुई ढाई लाख ढाडको लाइनमा लाग्छ टाउको लाइनमा अब त्यो सिटी स्क्यान नगरेसम्म थाहा हुँदैन भित्र चाहिँ पलोटोरी जमेको शङ्का छ किनकि होसमा छैन र पुराना कुराहरू पुरै भुलेको छ र उसले गरेको कुराहरू केही पनि होसको कुराहरू केही पनि गर्दैन ठाउँ त्यस्तो छ अनि खुट्टो पनि पुरा गाजा गाजा भयो अहिले चाहिँ उहाँ रोसीहरू लगाएर झुन्याइएको अवस्था छ सर अनि करिब करिब चार साढे चार पाँच लाख भन्दा कममा होला जस्तो छ अवस्था छैन सर यी सूर्य नेपालीको घरमा पनि केही रहन्छ सबै घर सम्पत्ति बेचे पनि डेढ दुई लाख भन्दा बढी पर्दो रहन्छ सबैसँग सहयोगको हात फैलाउनु सिवाय अर्को उपाय छैन त्यसो भए अब सर घरमा त त्यसको स्थिति एकदमै नाजुक छ बिचरा त्यो अब सुत्केरीले अब हिजो चार महिना मकै थियो अरे त्यही लगेर बिचरा एक एकातिर बच्चा बोकेर एकातिर चाहिँ त्यो मकै बोकेर चाहिँ गएर बिसाएर ल्याएर क्यान्सर भएको आमालाई पनि ल्याएर खुवाउने अनि त्यो सुत्केरीले भात त परिजोस् त्यो आटो चाहिँ मात्र बिचरा आटो पनि पुग्न लागेको छ आटो पनि छैन अरे छिटिसकेर त्यति मात्र खाइराखेको अवस्था छ अनि घर सम्पत्ति बारेमा चाहिँ एउटा सानसानो झुपडी छ अरू त के नै छ र त्यसो केही दिन पुग्ने वाला छैन सर अब मेरो अनुरोध त किनकि म पनि एउटा समाजसेवी मान्छे हो र मैले पनि विदेश बस्दा यस्तो चाहिँ जसलाई जो समस्या पर्छ त्यसलाई चाहिँ चटना उठाएर पठाइयो सहयोग गरियो र मेरो पनि एउटा अनुरोध के छ विदेशमा बस्ने सम्पूर्ण दाजुभाइहरू बहिनीहरू बुद्धिजीवीहरू चाहिँ कुनै सङ्घ संस्था होइन उहाँहरूलाई मेरो एउटा हक एउटा गरिब मान्छे हो र उसलाई सबैले चाहिँ एक एक रुपियाँ दुई दुई रुपियाँ गरेर चाहिँ चन्द स्वरूप उठाएर उसको चाहिँ जीवनदान दिनुहोस् मेरो तर्फबाट अनुरोध त्यही गर्छु सर भनेपछि अहिले घाइते सूर्य नेपालीसँग कुरा गर्न सक्ने अवस्था छैन छैन सर उसको त्यति होस कुरा गर्दैन गरे पनि बल बढाउनेहरू चाहिँ गर्दछ र त्यति होस् कुरै गर्दैन सर उसँग चाहिँ बोल्न सकिँदैन सर किनकि बोल्नै सक्दैन यदि सहयोग गर्न चाहने महानुभावहरूले सिधै बिरामीसँगै सम्पर्क राख्न पर्यो भने तपाईँको नम्बर बताइदिनुहोस् न हुन्छ सर अब उहाँहरूले चाहिँ उसको अवस्था जान्न चाहनुहुन्छ भने कोही पनि विदेशमा बस्ने चाहिँ र कुनै पनि संस्था बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले पनि चाहनुहुन्छ भने मेरो नम्बर अन्ठानब्बे चार बहत्तर अठसठी जिरो बहत्तर हो सर हुन्छ अब म उहीँ मरबुङ स्थित कमल नेपालीसँग सम्पर्क गरेर तिनै सुत्केरीसँग कुरा गर्न चाहन्छु है त अहिले छुट्टी तपाईँ र म हस् सर नमस्कार हस् नमस्कार कमलजी हजुर सर रिमा नेपालीलाई फोन दिनुहोस् त एकचोटि हजुर रिमाजी आज सुत्केरी भयो कति दिन भयो पन्ध्र दिन भयो बच्चाको स्वास्थ्य अवस्था कस्तो छ र तपाईँको कस्तो छ तपाईँले खानपिन कसरी जुटाउने गर्नु भएको छ तपाईँका लागि त्यहाँका बासिन्दाले मानव उठाएका छन् यति बेला अनि तपाईँ चार माना मकै लगेर पिस्न जानुभएको थियो अरे हो चामल नभएका कारण त्यसो गर्नु भएको हो के के खानुभयो तपाईँ सुत्केरी भएपछि यी छोरी चाहिँ कुन चाहिँ सन्तान हुन् पहिलो सन्तान हो या दोस्रो तेस्रो पहिलो पहिलो सन्तान हो के भन्न चाहनुहुन्छ सबैसँग हुन्छ त रिमाजी अहिलेलाई छुट्टी है त कमलजी त्यो परिवारको जुन बिचल्लीको खबर सुनेर कसैले सहयोग गर्नुभयो भने सिधै तपाईँहरूसँग सम्पर्क गर्नका लागि तपाईँको नम्बर बताइदिनुहोस् न अन्ठानब्बे चार बहत्तर अठसट्ठी जिरो बहत्तर त्यो नम्बरमा जो पनि सहयोग गर्न सहयोगको लागि अपेक्षा गर्दछौँ सर हुन्छ त यदि सहयोग गर्न चाहने महानुभावहरूले त्यस नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन आग्रह गर्दै अहिले चाहिँ कुराकानी यही बिट मार्न चाहन्छु है त कमलजी हस् धन्यवाद श्रोता यही असोज आठ गते दिउँसो खोलामा करेन्ट लगाएर माछा मार्ने गिरोहका कारण गुल्मीको रुरु गाविसमा दुईजनाको अकालमा मृत्यु भएको छ रुरु गाविसको वडा नम्बर सात स्थित एक्लेखेत भन्ने स्थानमा मरेको स्याल त्यहाँबाट हटाउन पुगेका पाल्पाको खिया गाविस गाविसका पचपन्न वर्षीय दिलबहादुर मुखिया त्यसै मृत स्याल समात्न लाग्दा करेन्ट लागेर ढल्नु भयो लगत्तै उहाँलाई उद्धार गर्न पुगेका रुरु साथका तेइस वर्षीय कमल ग्यावाली पनि मुखियालाई समात्न लाग्दा करेन्ट लागेर ढल्नु भयो उहाँहरू दुवैको उपचार गर्न पाल्पा लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो थप जानकारी दिन र सर्वसाधारणलाई यस्ता घटनाबाट सजग गराउनका लागि आज हामी त्यसै रिडी हाइड्रो पावर कम्पनीका इन्चार्ज राजु चौधरीसँग टेलिफोनमा कुराकानी गर्दैछौँ सुनौ हेलो नमस्कार हजुर रिडी पावर कम्पनी लिमिटेडका इन्चार्ज राजु चौधरीजी बोल्नुभयो होइन त्यही असोज आठ गते दिउँसो रुरु सात एक्लै पिपलमा होइन सोहीवडाका कमल ग्यावाली र पाल्पा खिया गाविसका डिलबहादुर मुखिया जो पचपन्न वर्षको हुनुहुन्थ्यो उहाँहरूको करेन्ट लाएर ज्यान गयो होइन उपचार गर्न लैजाने क्रममा उहाँहरूको मृत्यु भयो त्यसमा अलिक व्यवस्था गरेका कारण यसरी ज्यान जान पुगेको भन्ने आरोप छ यस बारेमा चाहिँ यो हाम्रो हाइड्रो पावरको मेकानिजमहरू चलाउनको लागि एलटी लाइन चाहिँ हाम्रो चार किलोमिटर टाढा एलटी लाइन लगेका छौँ अनि घटनास्थल जहाँ भएको छ त्यो हाम्रो हाइड्रो पावरबाट लगभग पाँच सात सय मिटर अगाडि कम्युनिटी भएको ठाउँमा एउटा पानी पिसानी मिल छ हजुर पानी भएर चल्ने थिएन अहिले इलेक्ट्रिफाई गरेको छ त्यो इलेक्ट्रिफाई गरेको तारबाट चाहिँ त्यो घरको तारको ढलानमा बेली गर्ने तार चाहिँ एक्सटेन्सन गरेर तानेर सेल्टी लाइनबाट दुई फेज भएको अवस्थामा घटनास्थलको प्रकृति त्यो छ त्यो चाहिँ अब माछा मार्ने उद्देश्य भन्ने खुलेको छ अब अहिले अनुसन्धानको क्रममा छ अब त्यसमा हाइड्रो पावरको लापरवाही भन्ने कुरो चाहिँ आउँदैन किन भन्दा यहाँ चोरी भइरहेको चिज अब हाइड्रो पावरले त्यो सबै कुरा अब छापाउने कुरा भयो जस्तो सुन्नु न चोरी भइरहेको छ तपाईँको नजिकै तपाईँहरूले निगरानी बढाउन नसकेको त हो नि त्यो हो अब यसमा चाहिँ मिटरिङ भन्ने हुँदैन हाम्रो यहाँ डाइरेक्ट चाहिँ अब मेकानिजम बनाएर हाम्रो यहाँ चाहिँ पावर हाउस जेनेरेसन गर्नुपर्ने हुन्छ त्यस क्रममा डाइरेक्ट सर्भर चाहिँ लो भोल्टेजबाट हाई भोल्टेजमा भित्रबाट चाहिँ बाहिर चाहिँ हाम्रो चाहिँ चार सय भोल्टमा हाम्रो एलटी लाइन प्रसार भइरहेको छ त्यो चार सय भोल्ट मध्ये चाहिँ अब दुईटा तारबाट माथा मार्ने उद्देश्यले अब चोरी गर्ने मान्छेहरूले चोरी गरेछन् जस्तो कि मैले जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र गैरीसँग सम्पर्क राखेको थिएँ उहाँले यो चोरी चोरी गर्ने गिरोहमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ भन्ने कुरा गर्नु भएको थियो त्यहाँ चाहिँ करेन्ट लगाएर माछा मार्ने गिरोह चाहिँ प्रशस्त रहेछन् क्या है अब हामीलाई थाहा अब हामीले अब खाइरहेका भन्ने कुरा चाहिँ अब चलानको क्रममा छ सुन्नु न घटना त यसो भन्छन् नि पाल्पा खिया गाविसका दिलबहादुर मुखियालाई बचाउन जान्छु भन्दाखेरि रुरु साथका कमल ग्यावालीको उनलाई समात्ने क्रममा ज्यान गएको अरे नि त हो अनि कोशलेश्वर ग्यावाली पनि सँगै जानु भएको थियो उहाँ सकुशल हुनुहुन्छ होइन नछोएर धान खेतमा यो घटना घटेको छ धान खेतमा घट्दाखेरि अब उहाँलाई चाहिँ पानीमा सक हानेको हो भन्ने शङ्का हामीलाई लागेको छ भनेपछि आगामी दिनमा तपाईँहरूले अलिकति निगरानी गर्नुपर्ने देखिएको छ यसप्रति ध्यान जास भन्दै अहिले तपाईँसँग कुराकानी यही बिट मार्न चाहन्छु है त सुनिहाल्नु भयो श्रोता विद्युतसँग बेलैमा होसियारी अप्नाउन नसक्दा आठ गतेका दिन गुल्मीको रुरु गाविस एकले पिपल स्थित दुईजनाको अकालमा ज्यान गएको छ वास्तवमा त्यस दिन ती डिलबहादुर मुखिया त्यहाँनिर मरेको स्याल फाल्न जाने क्रममा उहाँलाई करेन्ट लाग्यो र उहाँ त्यही ढल्नु भयो त्यसपछि उहाँलाई बचाउनका लागि कमल ग्यावाली जानुभयो जो उहाँ आफै पनि एउटा विद्युतको विज्ञ हुनुहुन्थ्यो त्यहाँको कर्मचारी हुनुहुन्थ्यो उहाँले समेत होस नगरेर उहाँलाई च्याप्प समात्न जाँदा उहाँलाई पनि करेन्ट लागेर उहाँ पनि ढल्नुभयो त्यस कारणले गर्दा तपाईँको कुनै पनि आफन्त करेन्ट लगाएर ढलेका छन् भने सिधै हातले समात्न नजानुहोस् कुनै सुकेको दाउराले समात्न जानुहोस् किनभने गत एक वर्षको अन्तरालमै गुल्मीमा करेन्ट लागेर पाँचजनाको मृत्यु भएको छ जस्तो दुई साल वैशाख उन्नाइस गते काबिकको अर्खले गाविस वडा नम्बर चार लामडाँडाका उन्तिस वर्षीय पुनाराम पोखरेलको पनि करेन्ट लगाएर ज्यान गएको थियो त्यस्तै असार दुई गते जैसीथोक नौ निवासी अठार वर्षीय मनोज पोखरेलको पनि सीमागढ पुर्कोट द मोटर बाटोमा सर्वे गर्ने क्रममा त्यसको उपकरणले माथि विद्युत छुँदाखेरि उहाँको पनि ज्यान गएको थियो त्यसै गरी दुई हजार सत्तर साल चैत्र नौ गते कि बाह्र वर्षीय सोनु बिकाको ज्यान गएको थियो भने उनकी दिदी पर्ने अहिलेसम्म गम्भीर घाइते भएर विस्तारमा लडिरहनु भएको छ त्यसै गरी पछिल्लो चरण यी कमल ग्यावाली र डिलबहादुर मुखिया सहित पाँचजनाको मृत्यु भएको छ यसप्रति सचेत हुन जरुरी भएको छ हामीले यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीसँग सम्पर्क गरेर ध्यान आकृष्ट गराएका छौँ र उहाँले सबैलाई यसप्रति सजग भइदिन आग्रह गर्नुभएको छ र तपाईँ पनि आफ्नो स्थानबाट सबैलाई सचेत गराइदिनु हुन आग्रह गर्दै यो प्रसङ्ग यही बिट मार्न चाहन्छु